Humanly Mandi mandi na Timi dekhi tara तस्बिर मन कति बुझाउनु तडपिन्छ मन कहिले भेटाउनु यो मनले मान्दै मान्दैन तिमीदेखि टाढा बस्न फेरि तस्बिर मन कति बुझाउनु तडपिन्छ मन कहिले भेटाउनु डुबेर बिताउँछु राति सपनीमा सधैँ तिमीलाई भेटाउँछु दिनभरि तिम्रो ख्यालमा डुबेर बिताउँछु राति सपनीमा सधैँ तिमीलाई भेटाउँछु बिउझन्छु सपनीबाट तस्वीर मन कति बुझाउनु तर्पिन्छ मन कहिले भेटौँ दिन तिम्रो घरमा जन्तीले राउला घुम्टोरी रुलाई रुलाई तिमीलाई भित्राउला दिन तिम्रो घरमा जन्तीले राउला घुम्टोरी रुलाई रुलाई तिमीलाई भित्राउला तिमी रुन्छौ माइती सम्झेर छेउमा बसी मनाउँछु कला गर्छु मै त जानला बिछुडिन यो मन मान्दैन बिछुडिन यो मन मान्दैन बुझाउनु तर पिन्छा मन कैले भेटाउनु तर पिन्छा मन कैले भेटाउनु